साँच्चै नै जब हामी आफ्नो मान्छेलाई सम्झन्छौँ यस्तो लाग्छ कि हावाले हाम्रो मनको आवेगहरूलाई हाम्रो मान्छेको मनसम्म पुर्याइदिए हुन्थ्यो हामीले हेरिरहेको जुन हेरेर टोलाइरहेको हाम्रो आफ्नो मान्छेको मुटुसम्म हाम्रो मनको भावना पुर्याइदिए हुन्थ्यो यस्तै सोच्छौँ हामी बादलहरू कतै गजरी गर्जिरहेको बेलामा पानी बनेर हाम्रो आफ्नो मान्छेको शरीरमा स्पर्श गर्न चाहन्छौँ हामी हाम्रो मान्छेलाई यसरी अँगालोमा बाँध्न चाहन्छौँ कि जिन्दगीभर हाम्रो मायाको आवाज हाम्रो मान्छेको मन मस्तिष्कमा अनि मुटुमा रहिरहोस् तर भौगोलिक रूपमा कहिलेकाहीँ हामी टाढा हुन्छौँ सधैँ यो बाध्यता पनि हो सधैँ हामी एकै साथमा हुन पाउँदैनौँ सदैव एकै ठाउँमा हुन पाउँदैनौँ सदैव एकअर्काको आँखाको सामुन्ने हुन पाउँदैनौँ हामी यस्तो बेलामा हामी तडपन्छौँ हाम्रो मुटुका आवेगहरू अझ बढी बढ्ने गर्छन् मुटुका भावनाहरू हाम्रो मान्छेलाई भेट्नको लागि आतुर भइरहेका हुन्छन् तपाईँका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 अविरल प्रेमीजी कमेन्टमा अगाडि लेख्नुहुन्छ मेरो लास अनि तिम्रो तकदिर सजिनेछ मेरो लास अनि तिम्रो तकदिर सजिनेछ दुवैतर्फ केही न केही त आखिर सजिने छ मेरो लास अनि तिम्रो तकदिर सजिनेछ दुवैतर्फ केही न केही त आखिर सजिने सजिनेछ नवदुलहीसँगै उता तिम्रो डोली उठ्दा नवदुलहीसँगै उता तिम्रो डोली उठ्दा यता कात्रो बुर्कीसँगै मेरो मृत शरीर सजिनेछ दुवैतर्फ केही न केही आखिर सजिने छ तिम्रै खुसी चाहन्छु म सदा हाँसी खुसी हुनु तिम्रै खुसी चाहन्छु म सदा हाँसे खुसी हुनु मेरो चिहान मात्र तिम्रो खातिर सजिने छ दुवैतर्फ केही न केही त आखिर सजिने छ दुवैतिर भिड लाग्छ दुवैतिर बल्छ आगो दुवैतिर भिड लाग्छ दुवैतिर बल्छ आगो मेरो चिता तर तिम्रो मन्दिर सजिने छ दुवैतर्फ केही न केही त आखिर सजिने छ तिमी अनि मेरो बिचमा फरक मात्र यति तिमी अनि मेरो बिचमा फरक मात्र यति तिम्रो जिन्दगी त मेरो तस्बिर सजिनेछ दुवैतर्फ केही न केही त आखिर सजिनेछ मेरो लास अनि तिम्रो तकतिर सजिनेछ मेरो लास अनि तिम्रो तकदिर सजिनेछ अविरल प्रेमीजीको गजल रहेको थियो नमस्कार दाई म अविरल प्रेमी फ्रम अटार फ्रम नाउ दोहा कतारबाट उपस्थित भएको छु है आज म यस कार्यक्रम मार्फत मेरो प्यारा प्यारा भाइ बहिनी साथीहरू सबैको लागि मिठो माया मिठो सम्झना भन्न चाहन्छु खासै मुटुदेखि मुटुसम्म पुग्नुपर्ने त कुनै सन्देश छैन दाई तर स्पेसली एसएमएस चाहिँ एउटा छ है जुन एसएमएस सजिना थापाको लागि रहेको छ सजिना थापाको लागि मेरो एसएमएस भन्नुपर्दा मेरो मुटुभरिको माया अनि सम्झना छ भन्छु दाई अनि मेरो साथीहरू सबैलाई मिठो माया मिठो सम्झनासहित सम्झिन चाहन्छु साथीहरू सजिना थापा बेस्ट फ्रेन्ड उषा कोइराला बबिता मोक्तान युनिसा थिङ दिदी सन्जु तितुङ अप्सना लामा अनु थोक्कर दाई रोशन घलान दिपा लामा सोनिया थिङ लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि र अनि दिदी सबि लामालाई पनि सम्झिँदै ओजेलो हुन्छु भन्नुभएको रहेछ धन्यवाद हाम्रो तर्फबाट त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सङ्गीता तामाङजीले लेख्नुहुन्छ हेलो दाजु दर्शन सन्चै हुनुहुन्छ it's me Sangita Tamang from भैँसी साथ आज मेरो सन्देश भन्नुपर्दा दिपावलीको अग्रिम शुभकामना अल फ्रेन्डलाई दिन चाहन्छु अनि अल फ्रेन्डलाई मिस गर्दैछु भन्न चाहन्छु अनि चितवनमा हुने दि र भेनाजुलाई मिस गर्दैछु भन्न चाहन्छु भन्नुभएको छ त्यसै गरी अर्को कुरालाई bye bye have an nice dream take care भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्ट र एसएमएसहरूको हामी अपेक्षा गर्छौँ साथीहरू एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर या चारएस एउटा खाली ठाउँ यमयम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र मुटुको कुरा लेखेर तिन चार चार दुई दिनमा म्यासेज गर्न सक्नुहुन्छ आज तपाईँको एसएमएस प्राप्त भएका छैनन् एसएमएस सर्भरको समस्या हो या तपाईँले एसएमएस गर्नुभएको छैन त्यस्तो त हुन नपर्ने हो धेरै साथीहरूले एसएमएस गर्नुहुन्छ भ्याइ नभ्याइ हुन्छ आज चाहिँ के भएको छ सायद निदाउनु भयो कि साथीहरू अवश्य भने एसएमएस गर्नुहोला अर्को कमेन्ट गर्नुभएको छ शरणजीले हेलो ब्रो के छ खबर म शरण तामाङ फ्रम हेटौँडा अठार पानीबाट आज मेरो सन्देश भन्नुपर्दा मेरो नक्कली फुच्चीलाई love you and miss you भन्दै माई फ्रेन्ड शर्मिला घलान सङ्गीतालाई यो प्रोग्राम मार्फत ओभर मिस गर्दैछु भन्दै छुट्टिन चाहन्छु bye bro have a sweet dreams भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ भरत रिजाल सन्ध्या राई भन्नुभएको छ भरत रिजालजीले उहाँले सायद साथीको नाम लेख्नुभयो होला सन्ध्या राई त्यसै गरी पिआरएसएले लेख्नु भएको छ प्रिसिला हो या के हो प्रिसिला परघारी त्यसै गरी लिम्बु लिम्बुनी दिपशिखा दिवानी प्रिय दिवानी प्रेम अमृता सुब्बा विनिता लिम्बू पार्वती लिम्बू पारु त्यसै गरी साहसिल ममिता चामलिङ राई हेमराज अविरल राई प्रियङ्का दङ्गाल लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ र सबैलाई शुभरात्रि भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ श्रोता तपाईँ सुन्दै हुनुहुन्छ मकवानपुरको एकमात्र चौबिसै घन्टा प्रसारण हुने comedy radio station radio server बयानब्बे दशमलव पाँच मेगा हर्ज र W radio server dot com dot एनपीबाट संसारभर कार्यक्रम मुटुदेखि मुटुसम्म र म छु तपाईँकै मनभित्रको साथी चन्द्र एसएमएस र कमेन्ट गर्न सक्नुहुन्छ एसएमएस गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर एचआरएस एउटा खाली ठाउँ यमयम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र मुटुको कुरा लेखेर तिन चार चार दुई दिनमा म्यासेज गर्न सक्नुहुन्छ कमेन्ट गर्न सक्नुहुन्छ W W W dot Facebook dot com slash Sabisaugat Anurag पेजमा यतिखेर तपाईँको कमेन्ट पढ्दैछु कमेन्ट गर्नुभएको छ रोमियो अर्जितजीले लेख्नुहुन्छ यो कालो रातको अनि यो चिसो मौसममा तातो सिरक सिरकमा बसेर तपाईँको मिठो भोइसमा अनि यो सबको मनमुटुमा बस्न सफल प्रोग्राम सुन्न पाउँदाको मजा दादा धेरै नै आउँदो रहेछ भन्नुभएको छ म हटियादेखि सन्तोष दादा अनि सन्देश गुनासो अनि कुनै न्यु कोसेली त छैन खासमा भन्नुपर्दा आउँदै गरेको महान् चाड तिहार जुन नेपाली जनको एकदमै इन्जोय गर्ने चाड हो त्यसलाई सम्पूर्ण मेरो मनमुटुको साथीभाइ अनि बहिनीलाई ह्याप्पी तिहार भन्न चाहन्छु भन्नुभएको छ र अगाडि लेख्नु भएको छ के थाहा पछि भन्न पाउँला या नपाउँला त्यसैले आजै भन्नेको भनेको नि miss you friends and love you पनि ओके बाबाई दादा and friends take care good night भन्नुभएको छ धेरै धेरै धन्यवाद छ अवश्य पनि पछि पनि भन्न पाउनुहुन्छ धेरै त्यतातिर नसोचौँ किनकि जिन्दगी छ खुसी साथ जिउनुपर्छ एकबारको जिन्दगी हो मायाले जिउन सक्नुपर्छ आमा बुवा र आफ्नो जीवनसाथी सधैँ त्यत्तिकै माया दिनुहोला आफ्नो जीवनसाथीलाई सकेसम्म एरेन्ज म्यारेज गरेको राम्रो हुन्छ तर पनि आजभोलि लभ म्यारिजकै चलन छ एनिवे लभ म्यारिजै भए पनि सदैव सँगै रहने प्रणका साथ अगाडि बढ्नुपर्छ धेरै प्रेम गर्ने जोडीहरूको लभ म्यारिज गरेका साथीहरूको प्रेमहरू टुटिरहेको हुन्छ तर पनि हाम्रो सानो सानो मिस्टेकले सानो सानो कुराहरूलाई ध्यान नदिँदा त्यस्तो भइरहेको हुन्छ कहिलेकाहीँ हामी सानो सोचिरहेको कुराले पनि हाम्रो आफ्नो मान्छेलाई हाम्रो आफ्नो आमा बुवालाई धेरै पीडा दिइरहेको हुन्छ जसको कारणले गर्दा सम्बन्ध टुटिन टुट्न पनि सक्छ त्यसैले सजग रहेर अगाडि बढौँ भरत रिजालजीले कमेन्ट गर्नुभएको छ मैले अघि नै पनि पढाएँ जस्तो लाग्यो उहाँले साथीहरूको नाम मात्रै लेख्नु भएको थियो हेलो चन्द्र दाई नमस्ते रात्रिकालीन म मरङ घर भए हाल मलेसियाबाट भरत रिजाल शुभरात्रि भन्नुपर्दा आज फ्रेन्ड अञ्जन बिनो किराती गीता केसी नेवार कल्पना प्रिसिला परघारी लिम्बु लिम्बुनी दिप्सिका लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ साहसुल ममिता चामलिङ राईजीले सायद सहशील म ममता चामलिङ राई होला उहाँको नाम गुड नाइट अल गाइज भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सानो शर्मिला मगरजीले miss you all good night bye bye भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि सानोजी आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको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 छ हाई ब्रो सन्चय हुनुहुन्छ खानपिन भयो त भन्नुभएको छ सन्चय सो खानपिन पनि भयो it's me Ashish Tamang and मेरो मुटुसम्म त पुग्ने केही कुरा छैन एन्ड मेरी नेप्टीलाई miss you and love you भन्दिनँ है एन्ड मेरो स्कुल फ्रेन्ड रिबेल सम Samaresh Sunita Melina and A to Z all फ्रेन्डलाई मिस गर्दैछु ओके भाइ दादा सु ड्रिम्स हुनुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि आगामी दिनमा पनि तपाईँले यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँका सन्देशहरू पढिरहेको छु एसएमएस गर्न सक्नुहुन्छ त्यसै गरी कमेन्ट पनि गर्न सक्नुहुन्छ मुटुदेखि मुटुसम्म छु पुरानो एपिसोडहरू सुन्न छुट्याउनु भएको छ भने युट्युबमा गएर सबै सौगात सर्च गर्नुहोला त्यहाँ तपाईँले मुटुदेखि मुटुसम्म लगायतका बितेका पलहरू लगायत थुप्रै कार्यक्रमहरू र केही रेडियो सर्भरका भिडियोहरू पनि हेर्न सक्नुहुन्छ र सब्सक्राइब गर्न पनि नभुल्नुहोला धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि थुप्रै साथीहरूको कमेन्टहरू अझै बाँकी छन् ती कमेन्टहरू राख्नुभन्दा अगाडि एउटा गीत राख्दैछु त्यो गीत पछाडि हामी पुनः तपाईँका सन्देशहरू लिएर आउनेछु अहिलेको लागि भने तुजमे रब देख्दा है रब ने बनादी जोडीबाट तपाईँ सम्पूर्णको लागि तू ही तो जन्नत मेरी तू ही मेरा जुनू तू ही तो मन्नत मेरी तू ही रूह का सुकून तू ही अखियों की ठंडक तू ही दिल की है दस्तक और कुछ ना जानू मैं बस इतना ही जानू तुझ में रब दिखता है यारा मैं क्या करूं में रब दिखता है यारा मैं क्या करूं सजदे सर झुकता है यारा मैं क्या करूं कुछ में रब दिखता है यारा मैं क्या करूं छू लिया ओहो हो कभी तेरी खुशबू कभी तेरी बातें बिन मांगे ये जहां पा लिया तू ही दिल की है रौनक तू ही जन्मों की दौलत और कुछ ना जानू बस इतना ही जानू तुझ में रब दिखता है यारा मैं करूं कुछ में रब दिखता है यारा मैं क्या करूं सजदे सर झुकता है यारा मैं क्या करूं कुछ में रब दिखता है यारा मैं क्या करूं परछम आए मुझे तरसाए तेरा साया छेड़ के चुमता ओह तुझ मुस्काए तुझ शर्माए जैसे मेरा है खुदा झूमता तू ही मेरी है बरकत तू ही मेरी इबादत और कुछ ना जानू बस इतना ही जानू तुझ में रब दिखता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं सजदे सर झुकता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं रब्ने बनादी जोडी यो निकै नै सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले रब्ने बनादी जोडीबाट तपाईँ सुन्दै हुनुहुन्छ म कन्पुरको एक मात्रै चौबिसै घन्टा प्रसारण हुने comedy radio station radio server बयानब्बे दशमलव पाँच मेगा हर्जमा कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँ यो कार्यक्रम W W W dot radio server dot com dot एनपीबाट संसारभर सुनिरहनु भएको छ र म छु तपाईँकै मनभित्रको साथी चन्द्र यतिखेर तपाईँका थुप्रै कमेन्टहरू छन् ती कमेन्टहरूलाई कार्यक्रममा स्थान दिइरहेको छु एसएमएस चाहिँ आज अलिकता केही गडबडै भयो कि भन्ने लाग्यो नत्र मुटुदेखि मुटुसम्ममा तपाईँका एसएमएसहरू मैले पढेर भ्याउँदिनँ आज चाहिँ यो अपडेट भइरहेको छैन पेज थुप्रै साथीहरूले गुनासो पनि गरिरहनु भएको छ मैले एसएमएस पठाएको छु खै त आइपुगेन भनिरहनु भएको छ म्यासेजमा माफ गर्नुहोला एसएमएस चाहिँ आएको छैन आज एसएमएसमा अलिकति प्रब्लम भयो कि जस्तो लाग्यो तर तपाईँका कमेन्टहरू चाहिँ थुप्रै छन् ती कमेन्टहरूलाई पनि म कार्यक्रममा स्थान दिँदैछु यतिखेर कमेन्ट गर्नुभएको छ कमेन्ट कसले गर्नुभएको छ हेर्दैछु अह कमेन्ट गर्नुभएको छ नेवार कल्पनाजीले लेख्नुहुन्छ सहशील ममिता चामलिङ राई त्यसै गरी तिम्रो मनको बिरेन गुरुङ भन्नुभएको छ दिवानी राई त्यसै गरी दिप लिम्बू नक्कले दिप तामाङ भरत रिजाल हेमराज अविरल राई सोमकुमार लिम्बू मुस्कान अशोक राई त्यसै गरी विकल राई एफएम साथी जित नारायण सुनिल भट्टराई सुनिता राई सुशील खड्का लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ सबैलाई मिस यु अल भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी राई सानुजीले आहा छाङ छेमे भन्नुभएको छ उहाँले के लेख्नु भएको छ मैले अलिक बुझेन कि जस्तो लाग्यो लेख्नु भएको छ हेलो नमस्कार इड्समी राई छाङ छेङमे छाङ छेमे रहेछ छाङ छेमे सानो फ्रम भोजपुर सानो डुम्मा दुई नाउँ धनकुटा यसै कार्यक्रम मार्फत सम्झना सम्झिनु पर्दा राई सृजन अनिसा नरेश ठाकुर त्यसै गरी अर्पण अविरल भरत रिजाल राजु देवान राई त्यसै गरी सन्तोष रितालाई Rodan Hemja Abiral Kamal Limbu Kushal Khadka all I miss you and bye bye भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ आदि आकाश उहाँको युजर नेम लेख्नुहुन्छ या त तिमीलाई पनि आउला मेरो कुनै दिन आँसु त तिम्रो पनि झर्ला कुनै दिन जब मलाई सम्झिँदै सोध्छौ एउटा पागल थियो जुन मात्र मेरो लागि पागल थियो मात्र मेरो लागि भनेर हेलो दादा इट्स मी आदि आकाश आज खासै भन्नुपर्दा त केही पनि छैन तर पनि उही निर्दोष निष्ठोरीलाई धेरै धेरै सम्झेको छु भनिदिनुहोस् ल भन्नुभएको छ अवश्य नै उहाँले सुनिरहनु भएको होला अनि आउँदै गरेको तिहारको अग्रिम शुभकामना मेरा प्यारा साथीहरू मेरो यस डट डट डट र हजुरलाई न्यानो न्यानो माया रहेको छ भन्दै दादा भनिदिनुहोस् ल भन्नुभएको छ ओके दादा bye take care good night thank you so much दादा भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सुनिता राईजीले लेख्नुहुन्छ अशोक राई नेवार कल्पना राई दिवानी बिरही प्रेम लिम्बू रविन राणा मगर सुब्बा सन्दीप सन्देश त्यसै गरी मह मबुहाङ सूर्य निर्दोषी त्यसै गरी आठ पहरिया तिम्रो पर्खाइमा भन्नुभएको छ अरू अरू धेरै नामहरू पनि लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टहरूको हामी अपेक्षा गर्दछौँ कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँका कमेन्टहरूलाई म कार्यक्रम स्थान दिइरहेको छु आज एसएमएसमा अलिकति समस्या त्यसैले तपाईँका कमेन्टहरूलाई जोडतोडका साथमा कार्यक्रममा राखिरहेको छु थुप्रै साथीहरूले कमेन्ट गरिरहनु भएको छ रिप्लाई पनि चलिरहेको छ साथीहरूको जुहारी तपाईँ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा र W W W dot radio server dot com dot NP मार्फत कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ म छु तपाईँकै मनभित्रको साथी चन्द्र र तपाईँले यदि कार्यक्रम भनेकै समयमा सुन्न पाउनु भएन भने पनि W W W dot Facebook dot com slash radio server पेजमा गएर अपडेटहरू हेर्न सक्नुहुन्छ त्यसै गरी हाम्रो official Facebook page W W W dot Facebook dot com slash Sabi Saugat अनुरागमा गएर पनि हेर्न सक्नुहुन्छ त्यसै गरी W W W dot Sabi Saugat dot blog spot dot कममा गएर हाम्रो अफिसियल ब्लगमा हेर्न सुन्न र पढ्न पनि सक्नुहुन्छ भने तपाईँले युट्युबमा सबै सौगात सर्च गर्नुभयो भने रेडियो सर्भरका अधिकांश कार्यक्रमहरू सुन्न र हाम्रा केही भिडियोहरू पनि हेर्न सक्नुहुन्छ यतिखेर तपाईँका कमेन्टहरू पढिरहेको छु कमेन्ट गर्नुभएको छ श्रेया लिम्बुजीले श्रेयाजी कमेन्टमा अगाडि लेख्नुहुन्छ हाई गुड इभिनिङ नमस्ते it's me Shreya Limbu from Dharan and my best good night wishes to my best friends MB Sharma Raju Dewan Bharat Rijal त्यसै गरी दिपेश खवा साजन वानेम दिपराज वालिङ पूर्वेली चक्र बान्तवा सुक्रिम अह सुक्रिम बान्तवा त्यसै गरी सुमी हाङ खोप्सा राई सुमी राई प्रज्वल गुरुङ त्यसै गरी चन्द्रमोहन विश्वास सन्तोष राई गङ्गा लगायतका थुप्रै साथ साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ प्रेमी एक्लो भन्नुभएको छ उहाँले कमेन्टमा लेख्नुहुन्छ माया कति लाग्छ तिमीलाई भनेर कसरी भनौँ म त कालो के कुरा थियो मेरा नि तिमीलाई भन्नुपर्ने किन यति मिठो माया लगाएर छोडेर गयो अब तिमीलाई के के नै पो भन्न सकिन्छ र अब तिमी बिना जिउनु जिउने बानी परिसकेको छ माया गर्छु कालो सायद तिमी सायद तिमी बिना जिउन नै मेरो भाग्यमा रहेछ आज नै तिमीलाई त्यति नै माया गर्छु तिम्रो माया निश्चल हेलो दादा केही गलत भनेको त भए भए माफ गरिदिनु होला किनकिन तिम्रै याद आउँछ कालो माया मारेकी होली बट यस्तै रहेछ जीवन आफ्नो जीवन जिउनुमा त तिमीले बिर्सेको मान्छे आफ्नो जीवन जिउनु म त तिमीले बिर्सेको मान्छे it's me Nischal from Hetauda सोह्र भन्नुभएको छ निश्चलजी मनमा यस्ता आवेगहरू मनमा पीडाहरू हुन्छन् जति पीडा भए पनि हामीले खुसी भएर अगाडि बढ्न सक्नुपर्छ जिन्दगीमा कोही मान्छे तपाईँबाट छुट्यो भने तपाईँले मनमा यही सोच्नुहोस् कि उहाँ अथवा उनी तपाईँको लागि बन्नुभएको छैन कोही त्यस्तो मान्छे छ जो तपाईँको लागि साँच्चै नै पर्खाइमा छ तपाईँको आफ्नो मान्छे हो ढिला चाँडोको कुरा हो आज हामीले चाहेर आज तुरुन्तै आफ्नो मान्छे यही हो भनेर हतारमा निर्णय गर्न पनि हुँदैन तपाईँको आफ्नो जिन्दगीमा हुने कोही मान्छे तपाईँको बाटो कुरिरहेको पनि हुनसक्छ आज तपाईँ कोही अर्कोसँग रमा अर्कोसँग रमाइरहनु भएको होला तर त्यो क्षणिक पनि हुनसक्छ त्यसैले हतार नगर्नुहोस् हाम्रो जिन्दगी हो जिन्दगी मायाले नै अडेको छ संसार मायाले नै अडेको छ ईश्वर को मायाले संसार अडिएको छ अनि हामी मानव जातिको मायाले हाम्रो संसार अडिएको छ अनि हाम्रो जिन्दगी यही मायाले अडिएको छ त्यसैले साँचो माया गर्नुपर्छ आफ्नो आमा बुवा आफ्नो परिवार र आफ्नो जीवनसाथी जीवन सङ्गिनीलाई कहिले पनि धोका दिनु हुँदैन सदैव माया गर्नुपर्छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि अलिकति अपसेट हुनुहुन्छ जस्तो लाग्यो धेरै दुःखी नहुनुहोला चिन्ता नलिनुहोस् दुःख भनेको सबैलाई छ मलाई पनि छ तपाईँलाई पनि छ दुःखमा साथ दिने पनि मान्छे हुन्छन् जसरी मेरो साथमा सबै छ त्यसै गरी तपाईँको साथमा कोही अरू त हुन सक्छन् धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि र कमेन्टहरू पढिरहेको छु अलिकता रमाइलो पनि लाग्छ तपाईँको मायाका कुराहरू पढिरहँदा तपाईँको जसरी आफ्नो मान्छेलाई सम्झिरहनु भएको हुन्छ ती शब्दहरू तपाईँले लेख्नुभएका भावनाहरू पढ्दा रमाइलो लाग्छ एक प्रकारले कतै म आफ्नै भावनाहरू बोलिरहेको छु कि जस्तो पनि लाग्छ एनिवे तपाईँका कमेन्टहरू पाइरहेको छु थुप्रै साथीहरूको कमेन्टहरू छन् ती कमेन्टहरूलाई कार्यक्रममा एकैछिनमा राख्छु अहिले भने एउटा सुमधुर साङ्गीतिक आवाज सुनौँ त्यस पछाडि हामी छोटो गीत सुनिसकेपछि तपाईँका कमेन्टहरू लिएर पुनः आउँछौँ अहिलेको लागि भने यति सी बात है तपाईँ सम्पूर्णको लागि तेरे दर पे आके थम गए नैना नमाजी बन गए एक दूजे में यूं ढल के आशिकाना आयत बन गए मैं और तुम कैसी दिल लगाई कर गए रूह की रुबाई बन गए खाली खाली दोनों थे जो थोड़ा सा दोनों भर गए मैं और तुम चलो जी आज साफ साफ कहता हूँ इतनी सी बात है मुझे तुमसे प्यार है यूं ही नहीं मैं तुम पे जान देता हूँ मुझे तुमसे प्यार है चलो जी यार साफ साफ जरूरी लगना ये छाँव जरूरी मिलते हैं इश्क जमी पर अब दो ही नाम जरूरी और तुम ओ, अपना खुदा भी होगा अपना ही रब ले लेंगे खुद की बना के दुनिया ये जिंदगी जी लेंगे मैं सा कहता हूँ इतनी सी बात है मुझे तुमसे प्यार क्या खुदा से दिल दो जादू क्या दो इतना बता दे तेरा मेरा रिश्ता आज साफ साफ कहता हूँ इतनी सी बात है मुझे तुमसे प्यार है यूं ही नहीं मैं तुम पे जान देता हूँ इतनी सी प्या बात है मुझे तुमसे प्यार है यो निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले हिन्दी मुभी अजरबाट रहेको थियो तपाईँका सन्देशहरू तपाईँका कमेन्टहरू राखिरहेको छु सानो सानो कुरा यो माया लाग्ने कुरा पनि कहिलेकाहीँ सानो जस्तो लाग्छ तर भन्न चाहिँ एकदमै डरलाग्दो हुन्छ यो मनको कुरा तपाईँ व्यक्त गर्न सक्नुहुन्न कहिलेकाहीँ यस्तो हुन्छ जिन्दगीमा तर पनि आफ्नो जिन्दगीको सवाल हो हतार नगरिकन सोचेर मनका कुरा चाहिँ भन्न उपयुक्त हुन्छ कहिलेकाहीँ हामी आकर्षण र प्रेमको बिचमा धेरै झुकिन्छौँ धेरै कहिलेकाहीँ भन्दा पनि धेरैचोटि भनौँ हामी सबैले भोग्छौँ यो कुरा त्यसैले पनि सजग रहनु जरुरी छ यतिखेर तपाईँको कमेन्टहरू पढिरहेको छु थुप्रै साथीहरूको कमेन्टहरू छन् ती कमेन्टहरूलाई म कार्यक्रममा स्थान दिइरहेको छु हामीसँग समय पनि एकदमै कम छ राई दिवानीजीले कमेन्ट गर्नुभएको छ miss you all me Diwani Rai from साथी म तिम्रो मिडिया ग्रुप इलामबाट भन्नुभएको छ अशोक राई सुदीप श्रेष्ठ निश्चल ओम चौधरी दिप तामाङ मदेखि रिसाउने साथीहरूलाई मिस यु भन्नुभएको छ अवश्य नै रिसाउने साथीहरूले पनि तपाईँलाई सम्झिसक्नु भएको छ र माफी पनि दिनु सक् दिइसक्नु भएको होला एन्जल साजन Dip Tamang Hemraj Abiral Rai any time miss you बेस्टेहरू we are the best lovely जोडी आकृति पौडेल प्लस देवानी दिवानी राई साथी म तिम्रो मिडिया ग्रुप इलामबाट भन्नुभएको छ उहाँहरूको ग्रुप जहिले पनि कमेन्ट गर्नुहुन्छ खुसी लाग्यो त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सुदीप श्रेष्ठजीले सुदीपजी कमेन्टमा अगाडि लेख्नुहुन्छ miss you too so much मदेखि रिसाउनु हुने Rai Diwani and love you भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको जुवारी पनि लामो लामो परेको छ साथीहरूको कमेन्टमा नै खुसी लाग्यो तपाईँको कमेन्टहरू पढ्न पाएँ तपाईँका अन्य कमेन्टहरू पनि छन् ती कमेन्टहरूलाई राखेर म कार्यक्रमलाई बिट मार्नतर्फ लाग्दैछु समय एकदमै कम छ अघि भर्खर आएको जस्तो लाग्छ तर के गर्ने समयको पाबन्दीमा हामी सबै बाँधिदिनुपर्छ यतिखेर कमेन्ट गर्नु भएको छ जीवन खुलालजीले जीवन खुलालजी कमेन्टमा लेख्नुहुन्छ हाई दादा it's me Jiwan from Hetauda सानो पोखरा मेरो सन्देश आउँदै गरेको महान चाड तिहार तथा छठ पर्वको सम्पूर्ण नेपालीहरूलाई शुभकामना भन्न चाहन्छु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ नेवार कल्पनाजीले नेवार कल्पनाजी कमेन्टमा लेख्नुहुन्छ उहाँले अघि पनि गर्नुभएको कि जस्तो लाग्यो तर कन्फ्युज भयो अलिकति सायद मबाट केही गल्ती भयो होला यदि भएको छ भने I'm so so sorry sorry sorry Rai देवानीलाई भन्नुभएको छ अवश्य भने दिवानीजीले पनि सुनिरहनु भएको छ र कल्पनाजीलाई पनि अवश्य पनि उहाँले रिप्लाई दिनुहुनेछ नरिसाउनु होला सकेसम्म साथीहरू नरिसाएकै राम्रो त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ ब्रेथलेस प्रिन्सजीले ब्रेथलेस प्रिन्सजी कमेन्टमा अगाडि लेख्नुहुन्छ हाई दादा नमस्ते आई एम समीर फ्रम टाढी आजको मेरो सन्देश भन्नुपर्दा मेरो अल बेस्ट फ्रेन्डहरूलाई मिस यु एन्ड मेरो मुटुको टुक्रालाई लभ यु भन्न चाहन्छु भाइ दादा ह्याभ एन आइसक्रिम भन्नुभएको छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ गोकुल माझीजीले गोकुलजी कमेन्टमा लेख्नुहुन्छ तिमी बिना मेरो मुटु चल्न छोडे आज सबैभन्दा धेरै माया लाग्न थाले साँझ भन्नुभएको छ हेलो चन्द्रब्रो नमस्ते and good evening it's me Gokul from छतिउन आजको सन्देश माई फ्रेन्ड अप्सना लामा विनिसा पूजा गोली त्यसै गरी गङ्गा तामाङ एन्ड अल फ्रेन्डलाई आउँदै गरेको दिपावलीको शुभकामना ओके बबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ तपाईँका केही कमेन्टहरू छुटे कि म नाम मात्रै भए पनि लिन चाहन्छु पेजलाई रिफ्रेस गरेर हेरिरहेको छु सकेसम्म तपाईँका नाम मात्रै भए पनि नछुटाउँ भन्ने मेरो आशय हो र तपाईँका नाम मात्रै भए पनि राख्न पाउँदा मलाई खुसी प्राप्त हुन्छ तपाईँका कमेन्टहरू तपाईँका एसएमएसहरू पढ्दा पढ्दै केही साथीहरूको कमेन्ट यहाँ देखाइरहेको छ तर अलिकता पेज चाहिँ खुलिरहेको छैन धेरै धेरै धन्यवाद छ ज जसले आज कमेन्ट गरिदिनु भयो यहाँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी तपाईँले एसएमएस पनि गर्नुभएको थियो धेरै साथीले मलाई गुनासो गरिरहनु भएको छ तर के गर्ने आज एसएमएसले धोका दियो सर्भरले त्यसैले तपाईँको एसएमएस पढ्न पाएन सबैलाई धेरै धेरै धन्यवाद ज जसले एसएमएस गर्नुभएको थियो कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद भन्दै कार्यक्रमको यो बसाइबाट म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हवस् त नमस्ते शुभरात्री मैं तुझसे प्यार नहीं करती मैं तुझसे प्यार नहीं करती पर कोई ऐसी शाम नहीं जब मैं अपनी तन्हाई में तेरा इंतजार नहीं करती मैं तुझसे प्यार नहीं करती मैं तुझसे प्यार नहीं करती पर शहर में जिस दिन तू न हो ये शहर पराया लगता है हर फूल लगे बेगाना सा हर शजर पराया लगता है मैं तुझसे प्यार